भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ आजको एकल कविता वाचनमा हामी कवि बम्बहादुर थापा जितालीका साथ आइपुगेका छौं तपाईँलाई नाम सुन्दा नौलो खालको र लामो खालको नाम पनि लाग्ला डाक्टर बम्बहादुर थापा जिताली उहाँको नाम बम बहादुर बीचको नाम थापा थर र जिताली उहाँ लमजुङ जिता आठमा जन्मनु भएको हो र आफ्नो ठाउँलाई प्यारो गर्दै उहाँले आफ्नो नामको पछाडि उपनाम जिताली जोड्नु भएको छ यो विषयमा उहाँसँगै कुराकानी पनि गर्छौँ आज उहाँका कविता सुन्छौँ र उहाँसँग कुराकानी गर्छौँ बमबहादुर थापा जिताली विक्रमसम्म दुई हजार दस साल जेठ तिस गते जन्मनु भएको लमजुङ जितामा उहाँका प्रकाशित कृतिहरूमा वसुन्धारा कविता दुई हजार पैँतालिस साल धोती न टोपी कविता संग्रह दुई हजार त्यसै गरी जापानी छन्दमा नेपाली कविता एउटा शोध ग्रन्थ सँगसँगै यसमा कविताहरू पनि छन् उहाँको दुई हजार चौसठी सालमा प्रकाशित औचित्यवादमा आलोकमा औचित्यवादका आलोकमा लेखनाथ र उनका कविता समालोचना दुई हजार पैँसठी त्यसै गरी छत्तिस छन्दको छहरा दुई हजार सडसठी छन्दको छहारी दुई हजार त्रिहत्तर र आलुमुला कविता सङ्ग्रह दुई हजार पचहत्तरमा प्रकाशित छन् उहाँका थुप्रै कृतिहरू प्रकाशोन्मुख पनि छन् र उहाँले अन्तर्राष्ट्रिय शान्ति वर्ष उन्नाइस सय छयासी कवितामा पुरस्कार पाउनुभएको छ दुई हजार त्रिचालिस सालमा त्यसै गरी हाँस्यव्यङ्गी पुरस्कार गाईजात्रामा औसत दुई हजार पैँतालिस भानुमती पुरस्कार दुई हजार छपन्न दीर्घसेवा पदक दुई हजार सन्ताउन्न डिठा श्रीप्रसाद घिमिरे स्मृति पुरस्कार दुई हजार एकसठी कवि शिरोमणि लेखनाथ काव्य सम्मान दुई हजार पैँसठी जस्ता सम्मानहरू पाइसक्नु भएको छ र अठार वर्ष रेडियो नेपालमा कार्यरत रहनुभयो र अहिले पछि भने साहित्यिक संस्थाहरूमा र साहित्यिक कामहरूमा मात्रै सक्रिय हुनुहुन्छ विशेष गरी उहाँले व्यङ्ग्य कविताहरू लेख्नुहुन्छ बम्बहादुर थापा सर तपाईँलाई स्वागत छ हाम्रो धन्यवाद मैले परिचय भन्दा कतै गडबड गरिनँ ठिक छ मिलाएँ मञ्जुश्री साहित्यिक प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भनेर चाहिँ छुट्याएँ यो सँगै धेरै संस्थाहरूमा जोडिनु भएको भएर मैले सबैको नाम लिइरहन अहिले यति बेला परिचयमै समय जाला जस्तो लागेर गरेँ अब अलिअलि जोडियौँ तपाईँलाई चिनाउनु पर्यो सबभन्दा पहिला चिन्नेहरूले त चिन्नुहुन्छ चिन्दै नचिन्नेको लागि को हो भनेर चिनाउँदाखेरि तपाईँको लोकप्रिय राष्ट्रिय गीत मलाई त थाहा छ यही पुस्तकमा पनि लेखेको छ म भन्न आफूले भन्नुभन्दा सरबाटै भनाउन रुचाउँछु कि सरलाई गाउन पनि आउँछ भने गाएर छुन होइन मलाई गाउन त आउँदैन मैले दुई हजार चौवालिस सालमा लेखेर चौवालिस सालमै छापिएको कविता हो त्यो अनि पैँतालिस सालमा जहाँ छन् बुद्धका आँखा भनेर त्यसलाई त्यसबाट गीत का रूपमा छनौट गरेर पाँच मिनटमा गाइसकिने हिसाबले छनौट गरेर अनि भद्रराजा आचार्यको स्वर सङ्गीतमा पैँतालिस सालमा रेकर्ड भएको गीत आजसम्म पनि हरेक दिन जसो बजिराखेको छ यही गीतले मलाई सबभन्दा बढी यही गीतले चिनायो अरू विभिन्न किताब र अरू विभिन्न कामले भन्दा पनि यो गीतले विशेष रूपमा चिनाएको मैले अनुभूति गराएको छु यो धेरै मान्छेलाई कण्ठ पनि मन लगाइसक्यो यो गीत त जहाँ छन् बुद्धका आँखा भक्तराजको स्वर पनि त्यति नै मिठो छ त्यसमा अनि यसको बोल पनि त्यति नै मिठो छ फेरि जब जब देशमा चाहिँ अलिकति केही विशेष दिवसहरू हुन्छन् केही समस्याहरू हुन्छन् बजाइहाल्छन् त्यो गीत कस्तो लाग्छ त्यति बेला एकदमै आनन्द आउँछ जति बेला सङ्कट आउँछ मुलुकमा त्यति बेला यो गीत घन्किने गर्छ यो गीत जति सुन्यो उति सुनु सुनु लाग्ने र हरेक स्कुलमा विद्यार्थीहरूले नै यही गीतलाई अभ्यास गरे गरे गरेको देखाएको छु मैले हरेक स्कुलको वार्षिकोत्सवमा यही गीत रिमिक्सहरूमा पनि आइसक्यो है गाइरहेछन् अब मलाई अलिकति सोध्न मन लाग्यो भन्नु त हाम्रोमा त्यति धेरै कपिराइटको व्यवस्थाहरू छैन तपाईँले यो गीतबाट रोयल्टीहरू पाउनुहुन्छ पाइरहनुहुन्छ अब सङ्गीत रोयल्टी सङ्कलन समाज गठन भएको छ त्यसमा जम्मा भइरहेको छ तपाईँको अलिकति बढी भएपछि वितरण गरौँला भन्ने कुरा छ तर मैले अहिलेसम्म पाएको कान्तिपुर एफएमले वर्षको पाँच छ सय रुपियाँ मलाई दिइरहेछ एक रुपियाँ दिँदो रहेछ एकपटक बजेको सङ्गीतलाई र स्वरलाई गरेर एकपटक बद्ध तिन रुपियाँ खर्च हुँदो रहेछ उसको मेरो मलाई एक रुपियाँको दरले पाँच सय पैँसठी छ सयसम्मको रकम वार्षिक रूपमा दिइरहेछ भनेपछि लोकप्रिय चाहिँ असाध्यै बनायो यही गीतले कतै विदेशीहरूले पनि गाएका त छैन नि गाएका छन् गाएका छन् विदेशीहरूले नि गाएका छन् यो गीत अमेरिकामा अस्ट्रेलियामा र बेलायतमा पनि घन्किने गर्दो रहेछ बेलायतमा यो गीत घन्किएको सुनेर कविताराम श्रेष्ठले बाफ्रे यस्तो कालजाई गीतको स्रष्टा कस्तो होला भनेर अनि उहाँबाट आएर सडसठी सालको मलाई अस्वीकृत के अस्वीकृत सम्मान भनेर चाहिँ बेलायतबाट आएर थापाथलीमा भव्य कार्यक्रमको आयोजना गरेर मलाई सम्मान पत्र दिएर जानुभएको छ र उहाँ गएको एक वर्षपछि नै बितिहाल्नुभयो उहाँको चाहिँ एउटा विशेष सम्झनाको कुरो पनि भएको छ यो अब मैले एउटा सानो ऊ मात्रै सोच्छु यो गीतसम्म माथि चाहिँ तपाईँले यो लेख्दाखेरिको त्यो क्षण कस्तो थियो याद आउँछ आउँछ यो चाहिँ अति भाव विहल भाव विभोर भएर लेखिएको जब वीरेन्द्रले चाहिँ शान्ति क्षेत्र घोषणा गरे नेपाललाई र विभिन्न देशले त्यसलाई हस्ताक्षर पनि गरे त्यसमा त्यो प्रस्तावमा अनि मैले नेपालको परिकल्पना गरेँ बाफ्रे शान्ति क्षेत्र भइसकेपछि त मेरो मुलुक कस्तो होला त भनेर मैले परिकल्पना गरेको हो त्यो पहिला चाहिँ त्यो वास्तवमा मैले यो सिपाही सङ्कल्प भन्ने शीर्षकमा सिपाही पत्रिकामा एक नम्बर पेजमा छापिएको हो चौवालिस सालमा अनि अब त्यसमा त राष्ट्रिय भावना प्रचुर मात्रामा छ त्यो लामो कविता थियो त्यसबाट गीत गाउनलाई दुईवटा अन्तरा र स्थायी र अन्तराका रूपमा ट्याक्क त्यसैबाट निका छनौट गरेर अनि उहाँलाई भक्तराज आचार्यलाई मैले दिएको हो उहाँले पनि यो गीत पाउने बित्तिकै यो कालचाहि गीत हो यसैले मलाई बचाउँछ मलाई मर्न दिँदैन भन्ने ठान्नुभएछ हेर्ने बित्तिकै र मिहिनेत गरेरै सङ्गीत भरेर त्यहाँ शब्द शब्द सङ्गीत र स्वर तिनवटा सहको अत्यन्त राम्रो संयोजन भएको छ यो गीतमा त्यसै हुनाले नै यो कालजयी हुन पुगेको मैले ठानेको छु अब मैले यो विषयलाई धेरै लम्बाइन म अब कविता वाचनतिर जान्छु बमबहादुर थापा जितालीको आवाजमा हामी कविता वाचन सुन्छौँ कुन सुनाउनुहुन्छ अब यो आलु पुराण यसको पनि मैले त्रिहत्तर सालमा नेपाल र भारतको हास्य व्यङ्ग्य कविता प्रतियोगितामा सर्वप्रथम भएको कविता हो यो मैले आइसीमै पुरस्कार पाएको कविता यसैबाट सुरु गर्छु आलु पुराण आचार आलु विचार आलु सदाचार आलु विवेक आलु गतिमती सहमति आलु जता पनि शान्ति आलु सुरक्षा नि आलु नीति आलु नियम आलु दण्ड पनि आलु पानी आलु बिजुली र पेट्रोल पनि आलु ग्यास आलु महँगीमा नियन्त्रण आलु विकास आलु निकास आलु नैतिकता आलु मौलिकता राष्ट्रियता पनि भयो आलु कर्मचारी प्रहरीको आत्मबल आलु सेनानी र सिपाहीको मनोबल आलु जता पनि मेरै मेरो हाम्रो ठुलो आलु जता हेऱ्यो उतैतिर राम्रो जति आलु विधि आलु विधान आलु पहिचान आलु रोजगारी इमान्दारी जिम्मेवारी आलु हितकारी आयोजना अग्रगामी आलु कर्म आलु कर्म आलु शर्म पनि धरो धर्म आलु धन्य आलु हे आलु भकारी बस्न थाल्यो कुर्सीमा दहकारी धन्यवाद बडा मजासँग लेख्नु भएको रहेछ है यो के आइसियुमै पुरस्कार पाएको कि के भन्नुभयो नि आइसी भने इन्डियनहरूले पश्चिम बङ्गालले यो आयोजना गरेको थियो नेपालको सिस्नो पानी र विभिन्न संस्थाहरू भैरव अर्याल गुठी विभिन्नले रसियन कल्चर सेन्टरमा आयोजना गरेका थिए यो श्रोताहरूको मूल्याङ्कनबाट दिएको पुरस्कार हो सबैलाई कार्ड बाँडेको थियो र मूल्याङ्कन गर्नलाई नाम नम्बर पाएको नम्बर त्यसरी मूल्याङ्कन गर्नलाई सबैलाई पत्र परिचालन गरेका थियो अनि सबैले मूल्याङ्कन गरेर दिएको बाट छनौट गरेर नम्बर जोड्दाखेरि सबभन्दा बढी नम्बर यही कविताले ल्याएछ भनेपछि भारतीय कवि पनि कविता नै सुनाइएको थियो नेपाली कविता नै सुनाइएको सबैले नेपाली होइन नेपाली सबै नेपालीमै हो भारतका नेपाली मुलका भारतीयहरू हजुर उहाँहरूले पनि नेपालीमै सुनाउनु भयो हामीले पनि नेपालीमै सुनाएर अनि त्यो कति सालको कुरा थियो त्रिहत्तर सालको कुरो कविता त तपाईँले धेरै पहिलादेखि लेख्नुभयो होला त अनि यसरी माझिँदै आयो नि होइन होइन मैले त तेह्र चौध वर्षको उमेरदेखि लेख्न थाले भनेपछि दस सालको तपाईँ तेइस चौबिस सालदेखि लेखिरहनु भएको छ त्यो कविहरू अग्रज स्रष्टाहरू जो अब अहिले यहाँ यो संसारमा हुनुहुन्न नि लोकप्रिय कविहरू अग्रज स्रष्टाहरूसँग सङ्गत पनि निकै गर्नुभयो होला नि त्यति बेला म अहिले बालकृष्ण समसित राम्रो मतलब सङ्गत गरेँ सिद्धिचरण श्रेष्ठसँग पनि मेरो राम्रो चाहिँ सम्बन्ध थियो अब बितेका कविहरू यिनै हुन् अब मैले लेखनाथलाई भेटिनँ देवकोटालाई नै भेटिनँ धेरै सङ्गत भएको यिनै अब गइसकेका मध्ये सम र बाल के अरे हाम्रो सिद्धिचरण श्रेष्ठ उहाँहरू दुईजनासँग सम्पर्क भयो म काठमाडौँ आउनु बित्तिकै धेरैसँग सम्पर्क भयो कि म त ठ्याक्कै साहित्यिक वातावरण वासुदेव त्रिपाठी दविङरा नेउपाने गोपाल पाण्डे असिम भरतराज पन्त यिनीहरूको सङ्गतमा परेँ क्या म त काठमाडौँ आउने बित्तिकै त्यो वातावरण मिल्यो मैले अब ठिक्क सोध्न लागेको त्यही हो तपाईँलाई कविताको प्रभाव चाहिँ कहाँबाट आयो कसरी लेखौँ लेखौँ लाग्न थाल्यो अब मेरो बुवा पनि कवि नै कविता अब लेख्नुहुन्थ्यो र आमा पनि अब ढिकी जाँतो गर्दा पनि सिलो हाल्दै दाँत गाउँदै गर्ने म बच्चैदेखि त्यो प्रभाव पर्यो र जिताको यो प्राकृतिक सौन्दर्य वातावरण जुन छ सात सातधारे सातै धारा बाह्रै महिना चाहिँ छौँ गरेर चाहिँ झर्ने त्योले सङ्गीत पनि मलाई त्यहीँबाट सिकायो सो अब यो चराचुरुङ्गी आदि यो प्रकृतिको चाहिँ मनोरम ठाउँमा बसेको हुनाले त्यहीँबाट मलाई कवि बनायो त्यसैले जिता जिता लियो भनेर राखेँ मैले जिता र त्यो त्यसैले मलाई कवि बनायो भनेर त्यसलाई मैले आफ्नो नामका पछाडि जोड्न थालेको हो अब अर्को कविता सुन्नुपर्छ हामी डाक्टर बमबहादुर थापा जिताली आज हामीसँग हुनुहुन्छ विक्रम दुई हजार दस सालमा लमजुङको जिता आठमा उहाँ जन्मिनु भएको र उहाँका विभिन्न पुस्तकहरू प्रकाशित छन् विभिन्न पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ मञ्जुश्री साहित्यिक प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ सिस्नुपानी नेपाल लगायत धेरै संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ अब अर्को कविता सुन्छौँ हामी अब यो ताजा कविता त्यो अलिकति अगाडिको यो तेह्र जेठ दुई हजार पचहत्तरको तस्करको लस्कर सिमलुको भुवा भन्दा सरकार भो हल्का काले गोरे तस्कर छन् निकै अल्का अल्का हिरा मोती सुन चाँदी ओसारेर ल्याउँछन् सञ्जाल नै सक्रिय छ लुडाएर भ्याउँछन् पुलिसले पक्रिएर केरेपछि पुरा बयानमा खुलिहाल्छ सञ्जालको कुरा मन्दिरमा चढाएर भेटी मन्दिरमा बढाएर भेटी चढाउँछन् चढाएको भेटीले नै खसी बनाउँछन् त्यसपछि जे जे माग्यो त्यही पुग्ने गर्छ आशीर्वाद पाएपछि भन कसको डर छ जानेका छन् खुसी पार्न पन्छाउन डर सुमरेर नेतालाई पन्छाउँछन् पर यही चाला हिजो थियो आज झनै चरको छाती खोली हिँडेको छ तस्करको लरको भेटी भेट्न पाएपछि कसले मान्छ झर्को तस्करी झन चुलिँदो छ एकापछि अर्को तस्करको लस्करै लस्कियो सरकार झन लचकै लचकियो कविता लेख्दाखेरि के गुनगुनाउँदै यस्तै सरी गाउँदै लेख्नुहुन्छ त्यो गुनगुनाउँदै जुन छन्द हो छन्दमा यो अब यो मैले गाएको सबै लोक छन्द हो जुन छन्दमा कविता अब यसो विषयवस्तुले पक्रिसकेपछि यो कविता साँच्चै भने म मर्निङ वाक जाँदाखेरि न रानीवनको जङ्गलमा सिमलको भुवा भेट्टाएँ एकदमै हल्का सिमलको भुवाभन्दा त कुनै त्योभन्दा हल्का चिज छैन भन्ने लाग्यो पहिला अनि अब यो काले गोरे आदि इत्यादि तस्करहरू सरकारले अब पक्रिन नि सकेका छैन कारवाही गर्न नि सकेका छैन भनेपछि त यो सरकारभन्दा पनि तस्करहरू चाहिँ शक्तिशाली देखेँ मैले त्यति बेला बाख्रे यो सिमलको भुवा भन्दा त सरकार कति हल हल्का हल्का भन्ने सोचेँ क्या मैले अनि त्यहाँबाट दुई लाइन लेखेँ त्यहीँ जङ्गलमै सोचेँ त्यहाँ घर आएर स्वयं स्वयं लेखेँ कहाँ बस्नुहुन्छ सर म रानीवन यो नागार्जुन एक नम्बर वडा रानीवन भने बडा रमणीय ठाउँ छ यो पनि घरमा अरूलाई पनि साहित्यिक प्रभाव छ तपाईँबाट मेरो छोरीले चाहिँ कविता सङ्ग्रह लेखि निकालिसकेका छ छोरीमा प्रभाव देखियो छोरामा पनि लेख्न त लेख्छ लेखे पनि प्रकाशमा ल्याउँदैन उसले एउटा छोरा एउटा छोरी हो अनि कविता लेख्नलाई चाहिँ मतलब हरेक दिन अहिले पनि लेखिरहनुहुन्छ तपाईँ अहिले अगाडि यो किताब थाप्नुभन्दा अगाडि दिनको पाँचवटा कविता पनि लेखेको छु मैले तर त्यसपछि अलिक कमै भएको छ व्यङ्ग्य कविता लेख्नेहरूको सङ्ख्या ठुलो छैन जस्तो लाग्छ छैन छैन हाम्रोमा छैन यो एउटा तपाईँलाई अहिले नयाँ कुरा नेपाली साहित्यको इतिहासमा अब छन्दमा मात्रै लेखिएको कविता सङ्ग्रह पहिलो किताब यही रहेछ आलुमुला छन्दमा मात्रै छैन छैन छन्दमा पनि भएको छन्द गद्य सबै कुरो गीति तपाईँ यस्तो भएपछि आफ्नो लागि अध्ययन गर्न के चिजहरू अप्नाउनुहुन्छ त पहिला त त्यस्ता पुस्तकहरू छैनन् एउटा अब यो भावना केटाकेटीदेखि नै म अलिकति रमाइलो खालको अलिकति व्यङ्गे हाँस्य गर्ने खालको त्यो एउटा अनि त्यो हरेक कुरा गर्दा पनि अनुप्रास मिलाएर कुरा गर्ने बानी र त्यसले मान्छे जस्तो छ त्यही कुराको खोजी गर्छ क्या ज जसले भने श्रृङ्गारी कविहरूले हरेक कुरामा श्रृङ्गारै खोज्छन् व्यङ्ग्य गर्नेले व्यङ्ग्य नै खोजिरहेको हुन्छ म समाचारबाट पनि धेरै व्यङ्ग्य पाउँछु <laughs> समाचारमै व्यङ्ग्य भेटिन्छ भेटिन्छ हेर्ने आँखा चाहियो आफ्नो कसरी ध्यान दिइन्छ भन्नेमा अर्को एउटा कविता सुनाउनुहोस् न त अब डाक्टर बम्बादुर जितालीका कविताहरू सुन्दैछौँ हामी एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क मौकामा चौका शीर्षक गधालाई नुहाएर गाई हुँदै हुन्न जति सफा गरे पनि गनाउँछ डुङ्ग जल्ले दिन्छ मोटो मुठो कुरा हावादारी उसैको छ विजयको पक्का पल्ला भारी जितेपछि बिर्से सबै बाचा जे जे थिए चुनावको खर्च भन्दा लाखौं बढी लिए किचेका छन् जनताका इच्छा चोखा थिए मिचेका छन् मनमाला सुनौ लाजो थिए जुधाएर साँडेलाई बाछा बाछी मिचे सुकाएर गाईलाई सुकुटी झैँ थिचे चरी चपाएर कुम्ल्याएर रमे जनताका मर्का ओछ्याएर जमे कसले सक्ने हल्लाउन लिसो जमेपछि भुँडीभित्र हुलेपछि कसले भेट्ने दसी सकिँदैन साँडेलाई नेता बनाउन छाडा छोडेपछि उही थाल्छ गनाउन साँडे भन्दा बोको ठुलो हुन थालेपछि सिधा सादा जनता झन पर्न थाले खसी च्याखे थाप्नेहरू भन्छन् पाँचै ठाडा परोस् कौडा हान्नेहरू भन्छन् चौका मात्रै झरोस् बजेटको हल्ला खल्ला मचिएको मौका छोपिकन छाडिदिए पाँचै ठाडा चौका धन्यवाद हामी उज्यालो रेडियो नेटवर्कमा कवि डाक्टर बमबहादुर थापा जितालेका कविताहरू सुनिरहेका छौँ उहाँ लमजुङ जिता आठमा विक्रमसम्म दुई हजार दस सालमा जन्मिनु भएको र उहाँका विभिन्न प्रकाशित पुस्तकहरू छन् विभिन्न पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ लामो समय अठार वर्ष रेडियो नेपालमा काम गर्नुभयो र अहिले निवृत्त भइसक्नु भएको छ सँगसँगै विभिन्न साहित्यिक संस्थाहरूमा अहिले पनि सक्रिय हुनुहुन्छ हामी उज्यालो रेडियो नेटवर्कमा उहाँका अरू कविता लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचनमा आज हामी डाक्टर बमबहादुर थापा जितालीसँग कुराकानी गरिरहेका छौं लमजुङ जिता आठ उहाँको जन्मस्थान पैँसठी वर्षको हुनुभयो वसुन्धारा कविता संग्रह दुई हजार पैंतालिस सालमा पहिलोपटक प्रकाशित गर्नुभयो त्यसपछि धोती टोपी जापानी छन्दमा नेपाली कविता औचित्यवादका आलोकमा लेखनाथका कविता छत्तीस छन्दको छहरा छन्दको छहारी आलुमुला जस्ता विभिन्न पुस्तकहरू प्रकाशित छन् मञ्जुश्री साहित्यिक प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने अरू थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ सक्रिय रूपमा कविताहरू लेख्नुहुन्छ र साहित्यिक कार्यक्रमहरूमा हिँड्ने गर्नुहुन्छ तपाईँलाई फेरि स्वागत छ धन्यवाद अब सुनाउनलाई तयार पार्नुभएको अर्को कविता देख्दैछु पुस्तकभन्दा बाहिर यो नयाँ कविता यो मोती जयन्तीको दिनमा चाहिँ सिर्जना गरिएको हो समस्याप्रति कविता सम्मेलनमा एउटा श्लोक वाचन गरिएको हो अरू चाहिँ त्यसपछि छपिएको रचना हो यो सम्पन्न होस् देशै हो नेपाली जनता भएर भरिया नेता भकारी भयो सिङ्गो देश खण्ड खण्ड उसले पार्दै र लुस्दै रह्यो दुम्सीका दलमा मिलेर चितुवा खन्ने चितो चिथोर्ने भयो बुवासाका चलखेलबाट कसरी सम्पन्न होस् देश यो कस्तो तन्त्र चलाउँदैछ मुफिया सर्वोच्चतामा सदा गुण्डा राज समाउँदै र दोहुँदै सम्पन्नतामा छँदा सैतानी क्रम फैलियो डलरमा भाषा तमासा भयो क्रिस्तानी मतीमा मिलेर कसरी सम्पन्न होस् देश यो अहिलेको प्रहरी कुनै हरिबिना बन्ने भयो रक्षक अत्याचार धर्मका समयमा बन्दै गयो भक्षक भ्रष्टाचार कुकर्ममा रत हुने आकाश चुम्दै गयो बढ्दो सँगै भनौँ म कसरी सम्पन्न होस् देश यो हत्यारा सुन काण्डका पहुँचमा डाँडा र काँडा जुटे काण्डै काण्ड प्रकाण्डका परिधिमा नेता अनौठा उठे औलो देश मधेसमा फहरिने झण्डा नयाँ देखियो टुक्रा सात बन्यो भनु म कसरी सम्पन्न होस् देश यो बाटो एक अनेकतातिर गई गन्तव्य टेकिन्छ र माटो एक चिरा चिरा मुलुकमा जीवन्त भेटिन्छ र अर्काका भरमा चलेर कहिले सम्पन्नता भेटियो मतीमा बिकेर कसरी सम्पन्न होस् देश यो बिच्छिका मतीमा बिकेर कसरी सम्पन्न होस् देश यो बडा मिठो के शीर्षक दिनुभएको थियो यसलाई यसलाई सम्पन्न होस् देश यो कहिले लेख्नु भएको यो भदौको यो मोती जयन्तीको दिन छन्द बाहेक पनि लेख्नुहुन्छ नि तपाईँ गद्य कवि होइन पहिला लेख्थेँ सुरु सुरुमा गद्य पद्य गीती लेख्थेँ तर मैले पैँतालिस सालदेखि छन्दमा मात्रै लेख्न थालेको छु किन त्यस्तो प्रभाव पर्यो होइन यसैमा आनन्द आयो अब आफूलाई जेमा आनन्द आउँछ त्यही हो पहिला मैले गद्य कविता लेख्दै बाहिरबाट कता पढ्दाखेरि तपाईँको पढाइको विषय पनि त्यही जस्तो लागेको छ हो म कवितामै विद्याभारती लेखनाथको कवितामै नैतिक पक्ष हजुर हजुर त्यो पढ्नु भएको थियो मैले गद्य कविता किन लेखेँ भने यो पैँतिस छत्तिस सालतिर पद्य कविता त कवितै होइन भन्नेहरू पनि निक्लिए अनि पद्य मात्रै होइन गद्य पनि लेख्न सकिन्छ ल भनेर अनि मैले गद्य पनि लेख्न थालेँ मैले बिस पच्चिसवटा मात्रै लेखेँ गद्य कविता नत्र भने अरू सबै छन्दमा मात्रै लेखेको छु अहिलेको कविताको मार्केट चाहिँ कस्तो छ त पैँतिस छत्तिस सालको कुरा त गऱ्यौँ होइन अहिले त एकदम उर्वर हुँदै आयो अहिले वर्तमान अवस्था चाहिँ छन्दको लागि उर्वर समय सुरु भयो छन्दको व्यापक लेख्नु व्यापक अहिलेका नयाँ पुस्ताहरू धेरै चाहिँ एक अब्बल दर्जामा आइसके एकदम कण्ठ कविता हेर्नै नपर्ने अहिलेको पुस्तासँग तपाईँ कहिलेकाहीँ मञ्चहरूमा जानुहुन्छ होला नि त कस्तो हुन्छ मलाई त आनन्द आउँछ किनभने हामीले जुन गर्दै हामीले अहिले अब तिस चालिस वर्ष जुन लगानी गरियो हामीले त्यो चाहिँ चरितार्थ भएको एकदम त्यसले उचित अवसर पाएको र यसको भविष्य एकदमै उज्जवल देखेँ कि मैले त्यसैले मलाई असाध्यै आनन्द आउँछ अहिले त मासिक रूपमा देवी नेपाल रामप्रसाद ग्यावालीहरूले अब यो मासिक रूपमै कविता वाचनको कार्यक्रम राख्नुभएको छ त्यसले पनि छन्द कवितालाई ऊर्जा छ तपाईँ लमजुङतिर चाहिँ यस्ता कार्यक्रमहरू गर्न कतिको पुग्नुहुन्छ म पुग्छु लमजुङमा यो लोक साहित्यको लागि पनि मैले यो मर्स्याङ्ती पाङ्मा प्रतिष्ठान स्थापना गरियो हामीले यो चालिस त्रिचालिस भनेपछि पैँतालिस सालतिर गठन गरेपछि हामीले लमजुङमा पनि कार्यक्रम गर्ने काठमाडौँमा पनि गर्ने गरेर धेरै नै यो नवोदित साहित्य अरू पनि कविहरू छन् नयाँ कविहरू भाइ बहिनी कविहरू जितामा चाहिँ अलिक कमै छन् लमजुङमा चाहिँ समग्र लमजुङमा समग्र लमजुङमा चाहिँ एक सय एकै छन् ल अब अर्को कविता एउटा सुनाउनुहोस् न राष्ट्रिय एकता नेताजीको गोजीमा छ विदेशको नोट गरे सेवा आफन्तको बिर्सिएर भोट छोपी मौका भूकम्पमा गरेका छन् काम यस्तै मौका पारिकन भरेका छन् खाम सबै भोका बोकाहरू दाई गर्न थाले काले काले मिली सबै खान थाले भाले घुम्ने कुर्सी बिना कोही नअडिने भए पाए मात्र घुम्ने कुर्सी सबै मिल्ने भए बखतमा मिली आफ्नै सेवा गर्न पाए हाकी घ्याम्पे भुँडी पनि भर्न पाए खाँदा खाँदै मुलुकमा बनेका छन् साँडे गाईलाई सुकाएर पोसिए झै साँडे देश बन्यो ममचा झै चम्चा साथै बसे भिन्न भिन्नै दलहरू खान कम्मर कसे हेर्दा भिन्न देखिएका औला जस्ता तर खाने बेला सबै नेता भए बरा बरा, भाग बन्डा लगाएर नेता मिले खाँदा यसै गरी सोक्ने भए देश खाँदै जाँदा खाँदा नेता बन्ने गर्छन् एकतामा गंगा खाएपछि हुने गर्छन् चुडिए झै चङ्गा खाँदा खाँदै परेवाका जोडी जस्ता हुन्छन् खान यदि नपाएमा बाघ जस्ता बन्छन् सत्ता बन्यो राष्ट्रियता नेता मिल्ने कडी कुम्ल्याउन नेताहरू छैनन् घटी बढी धन्यवाद यो यस्तो खालको व्यङ्ग्य कविता कमै लेख्ने भएको हुनाले व्यङ्ग्य कविताका प्रशंसकहरू पनि उत्तिकै मात्रामा पाइन्छ कि पाइँदैन होइन व्यङ्ग्य कविताको प्रशंसकहरू पाइन्छन् किनभने व्यङ्ग्यले जति छिटो स्पर्श गर्ने अरू खालको कविता हुँदैन यसले त एकदमै भित्रैसम्म प्रभाव पारिहाल्छ तपाईँलाई छ कुनै स्मरण ओहो व्यङ्ग्य कविता लेखेर मैले यो ठाउँमा यस्तो स्याबासी पाएँ यति खुसी भयो मान्छे यस्तो खालको कुनै अनुभवहरू छन् होइन मैले धेरै स्कुल जीवनदेखि नै यो स्कुलको कार्यक्रमहरूमा मैले प्राय व्यङ्ग्य कथा पनि म मेरो सबभन्दा पहिला छापिएको काठमाडौँ आएर छापिएको खितखित भन्ने चाहिँ एउटा सृष्टिमा पार्वतीको दृष्टि शीर्षकको हाँस्य कथा सबभन्दा पहिला म सानैदेखि कविता लेख्ने भए पनि छापिने बेला चाहिँ कथा पहिलो छापियो र त्यो कथाहरू छोटा छोटा कथा हाँस्य कथा कविता सुनाउँदाखेरि ताली चाहिँ पहिला त्यो सबैलाई इम्प्रेसन पर्या हुनाले अब त्यो उद्घोषकले अब आउँदै हुनुहुन्छ बमबहादुर जिताली भन्ने बित्तिकै ताली चमत्कार आइहाल्ने अब यो मेरो विषयमा हाम्रो रमेश खकुरेलले लेख्नु भएको छ उहाँले के लेख्नु भएको छ भने कवि गण जब एकै ठाउँमा झुम्मिन्छन् तब सब कवि भन्दा एक बेग्लै चिनिन्छन् कदछ धरारा झै पाउँछन् खुब ताली जब जब कविताको पाठ गर्छन् जिताली भनेर उहाँले तपाईँकै बारेमा लेख्नु यसको पुस्तकको बाहिरपट्टि छ होइन त आलुमुला कविता सङ्ग्रहको पछाडिपट्टि मैले यो राखिदिएको अनि जस्तो कोही सिकाइदिनु न व्यङ्ग्य कविता लेख्न भनेर नि भन्छन् हाँस्य व्यङ्ग्य कविता लेख्न त्यस्तो हाँस्य व्यङ्ग्य कविता लेख्दैन मतलब विद्यार्थीहरूले चाहिँ कसरी लेख्ने भनेर धेरै अब विद्यार्थीहरूले चाहिँ भनेका छन् अरू कविहरूले त्यसरी हाँसे कवि कविता लेख्न सिकाइदिनुहोस् भनेका छैनन् बरु छन्दमा कसरी लेख्ने भन्ने कुरा धेरैले चासो राखे र मैले छन्दको छाहारी भनेर दुई सय पचासभन्दा बढी छन्दको लक्षण उदाहरण दिएर बडा नेपालीमा विशुद्ध नेपाली उसमा चाहिँ शैलीमा बुझिने ढङ्गले लेखेर मैले त्रिसठी सालमा एकाडेमीमा बुझाएको त्रिहत्तरमा छापियो अब एउटा कविता सुन्ने समय छ बमबहादुर सर हाम्रो डाक्टर बमबहादुर थापा जिताली लम्जुङमा जन्मिनु भएको विक्रम सुब्बा दुई हजार दस सालमा वसुन्धारा धोती टोपी जापानी छन्दमा नेपाली कविता औचित्यवादका आलोकमा लेखनाथका कविता छत्तिस छन्दको छहरा छन्दको छारी आलुमुला जस्ता किताबहरू उहाँका प्रकाशित छन् र आज हामी उहाँबाट लेखिएको र उहाँकै आवाजमा व्यङ्ग्य कविता हाँस्य व्यङ्ग्य कविता सुनिरहेका छौँ मैले चौवालिस सालमा जहाँ छन् बुद्धका आँखाले र त्यही कविले अहिले आएर मैले जहाँ छन् गिद्धका आँखा भनेर लेखेको छु लेख्नु भएको छ त्यस्तो यो चाहिँ सुनाउन चाहन्छु आफ्नै कविता त्यही कविताको प्यारोडी हो यो प्यारोडी हजुर आफ्नै कविताको प्यारोडी हो जहाँ छन् गिद्धका आँखा चनाखा छन् मनोहरा त्यहाँ छ भ्रान्तिको खेती घुसखोरी सिरोपर प्राण भन्दा उही प्यारो धनको ढुकुटी तर टल्किन्छ समता मेरो नातावादी निरन्तर माया विकारको लाग्छ नेपाली परिहासको माया सिकारको लाग्छ भाषा अर्कै प्रदेशको <laughs> नेताको तन्त्र यो जग्छु चौता चौकीदार बनिकन नेताको तन्त्र यो छु चौकीदार बनिकन जननी जन, जन्मभूमिश्च होइन जननी जन्मभूमेरी हिजो भन्दा लुडी झनै छ ठुलो चाहना चोखो नातालाई चुसाउने सर्वोच्च पदमा पुग्ने नेतालाई हँसाउने यही प्यारो भावना बोकी औतारी म बनिकन पार्दैछु चाहना पूर्ण गरी देश समर्पण बडा मिठो गरी आफ्नै कवितामाथि प्यारोडी कविता लेख्नुभएछ खुसी लाग्यो हामी लगभग अन्त्यतिर छौँ डाक्टर छाप अब तपाईँलाई यो कविता सुनिसकेपछि कसैले सम्पर्क गर्नु पर्यो आजको हाम्रो कार्यक्रम कुराकानी सुनिसकेपछि भने कसरी सम्पर्क गर्ने अब मेरो मोबाइल नम्बर अन्ठानब्बे एकचालिस उन्चास दस एकासी अन्ठानब्बे एकचालिस चार नौ एक शून्य आठ एक हो यसमा सक्नुहुन्छ फेसबुक नै चलाउनुहुन्छ फेसबुक पनि चलाउँछु बम थापा मात्रै भनेर राखेको छु अहिले पहिला बमबहादुर जिताली भनेर राखेको थिएँ त्यसमा यो बिग्रिया बिग्रियो हुने धेरै भयो त्यसो भएर धेरै भएर ह्याङ हुने क्या धेरै अनि चेन्ज गरे हो मैले अनि मेरो इमेल चाहिँ जिताली बम जिमेल डट कम त्यसबाट पनि भेट्न सक्छ त्यसबाट पनि भेट्न सकिन्छ सबभन्दा सहिलो टेलिफोनमै कुराकानी गर्दा सजिलो डाइरेक्ट प्रत्यक्ष भेटघाट हुन पाउने अब त्यो मेसेन्जरहरूबाट चाहिँ अब बना ढुङ्गो हाने जस्तो त्यो लाग्ने पनि सोच्छ नलाग्ने पनि सोच्छ जस्तो लाग्यो नि कि <laughs> हस् धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो एकल कविता वाचनमा कविताहरू सुनाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद ल उज्यालो एफएम लगाएर तपाईँलाई पनि म हार्दिक धन्यवाद दिन दिन्छु जुन यो नयाँ कविता सङ्ग्रह आलुमुलाबाट र त्यसपछि रचना गरिएको कविताबाट पनि अनि हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूलाई सुनाउन पाउँदा म अत्यन्त हर्ष विभोर छु र यस संस्था र तपाईँलाई हार्दिक धन्यवाद दिन्छु हवस् त डाक्टर बमबहादुर थापाजी तालीसँगै प्राविधिक साथी विष्ट र म अच्युत घिमिरे पनि एकल कविता वाचनबाट विदा हुन्छौँ नमस्कार शुभरात्रि भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन